मैले कस्तो छ सर कसैसँग बोल्न पनि हुँदैन लोनमा चाहिँ चाहिँ चार घर जति रात कटाए पनि हुन्छ तर हामी चाहिँ कसैसँग बोल्न पनि नहुने कस्तो समाज यो छोरी मान्छे भएर त कोही पनि नजन्मिउँछ होइन मेरो जिन्दगी बर्बाद भयो घर घाटकी भयो म अब कहाँ गएर बस्छु यी गीता परिवारको जीवनको गोरेटो तयार पार्दै गर्दा यहाँ धेरैजना खर्ज्याङवासी दाजुभाइ दिदीबहिनीहरू आइपुग्नु भएको छ उहाँहरूको आँखामा आँसु छन् जुन विपद परेको छ यो परिवारमा रोइरहनु भएको छ तपाईँको नाम चाहिँ के पर्यो सरस्वती श्रेष्ठ हो यी नानीको निकै बिचल्ली हुने भयो अब हामीलाई पनि देख्न सक्किएन सकिएन रातदिन आँसु आँखामा छ केही उद्धार हुन्थ्यो कि भनेर हामीलाई बोलाउनु भएको कति वर्ष कि बहिनी नानी चार वर्ष कि भयो अब उहाँको चिनो भन्नु नै उनी हुन् यही हो मेरो चिनो जे भने पनि यिनीहरूलाई आफ्नो आमा बा जे सम्झेर भए पनि यसोलाई हुर्काउनेतिर लाग्नु पर्छ र म के गर्नु एक्लै छु साथ दिने कोही पनि छैनन् साथ दिने मान्छेले छोडेर जानुभयो अब के गर्ने हो कसो गर्ने हो केही सोचे छैन सर मैले यही हो मेरो चिन्ह जे भने पनि हामीसँगै हाम्रा सहकर्मी रामकृष्ण कणेलजी आउनु भएको छ उहाँ पनि यसै छिमेकी गाविस अमर अरथकका बासिन्दा हुनुहुन्छ र यहाँबाट उहाँले समाचार सम्प्रेषण गर्नुहुन्छ जुन विपद देख्नुभयो यी बहिनीको जुन गीता परिवारको त्यसपछि तपाईँहरूले हामीलाई बोलाउनु भएको होइन हजुर यो विपद देखिसकेपछि हजुर सहयोग गर्नुपर्ने जरुरी देख्नुहुन्छ तपाईँहरू अवश्य पनि उहाँहरूको स्थिति देख्दाखेरि त एकदमै दयनीय अवस्था न घर जग्गा छ न माइतमा जाँदा पनि त्यस्तो अवस्था छ उहाँलाई त सबैले सहयोग गर्नुपर्छ थोरै धेरै जति सकिन्छ हाम्रो केही पनि छैन सम्पत्ति त चम्च सबै आमाले जाँदाखेरि ऋण लिएर जानु भएको अरे इन्डिया जाँदा यत्रोसम्म फर्केर आउनु भएको छैन त्यो बित्नु भयो उहाँहरूले सबैलाई हुर्काउनु भएको माइला हुनुहुन्छ नाम चाहिँ के भयो मेरो कृष्ण दर्जी कृष्ण दर्जी हो माइलो दाई हो म कति भाइ हुनुहुन्छ हामी पाँच भाइ हो सर भाइ त्यसरी आत्महत्या गर्नु कारण के लाग्छ केही पनि बुझ्न सकेन सर अब केही थियो जस्तो पनि लाग्दैन यहाँ अब यत्रो सानो बालका चार वाना छोडेर आमा पनि चिडिदिएर मैले अरूको घाँस काट्ने ओर्ने गरेर उर्काएर अहिले मैले गाडी चलाउँछु सर ट्र्याक्टर त्यसलाई पनि ट्र्याक्टर चलाउने बनाएको अब लाइसेन्स साइसेन्स बनाइदिने हो भनेर सबै कुरो भइसक्यो त्यो फर्मसम्म थिएँ एक्कासी त्यस्तो भयो भने सुनेको सर अब यस्तो केही झगडा सगडा पनि भएको थिएन अहिलेसम्म कसैसित म यस्तै बाह्र तेह्र वर्ष घुमेर आमालाई छोड आबा त पहिले गएको चार पाँच वर्ष भयो भन्नुहुन्थ्यो आमाले आमा पनि त्यही चाहिँ बाह्र तेह्र वर्षको उमेर छोडेर मैले अरूको घाँस काट्ने ओर्ने घाँस काट्ने अब कसैको इँटा बोक्ने ओर्ने यहीँ बजार हुन्थ्यो यस्तो काम गरेर यिनी भाइ बहिनीहरूलाई अरू गाउँ भनेर हुर्काएको मैले नखाइ नखाइ हुर्काएको भाइहरू दुई भाइले राम्रै आउने जाने कमाउने गर्थे त्यसलाई पनि यहीँ एकचोटि ल्याएर गरेर आएको तर म जान्न त यहीँ काम गर्छु भन्दा अलिअलि चलाउने भएको थियो राम्रै म के यस्तो अवस्था मलाई धोका दिएर जानु मैले कहिले पनि सोचेको थिइनँ यस्तो गर्छ भनेर जताततै ऋण मात्रै छ माइत भने कति हटाउँछु र जस्तो माइतीकै आँसु हो रासन भएन माइती जे भएन माइती अब के गरौँ मैले गीताजी तपाईँ घर चिदिका भन्नुभयो घर त होइन चिदिका जानु भएको छैन घर घर छैन अनि कान्छा मतलब गर्नु वास्ता केही गर्नु हामीलाई खोज्दैन उहाँहरूले पनि हामीलाई खासै खोज्नुहुन्न साँच्ची धन सम्पत्ति भइदिए सबै राम्रो भइदिए मात्रै आफन्त हुँदो रहेछ त्यही आफन्त त्यही हुने रहेछ हामीलाई त अझै सानो सानोमा त कसैले पनि हेर्नु थिएन सर अहिले यसो मैले ट्र्याक्टर चलाउनु यसो कमाउने भएर यसो मान यसो त्यही कतै नभन्छ भन्ने बल्ल भन्छ नत्र आएपछि हामीलाई हाम्रै केटाकेटीको समस्या छ भन्थे कान्छ अहिले पनि हामीले गाउँमा अरूको दुःख गर्दा पनि मैले उनीहरूले कहिले पनि एक छाक बोलाएर भाइ बहिनीहरूलाई पनि खुवाएन हामीलाई पनि एक एक रात पनि बस्न पनि बसालेन बगरले परखा बर्खामा मायाको भेल पाउँछ सोचेको थिएँ दुःखमा मेरो कसैको त आँखा रसाउँछ किन कि एक दिन सोचोको पानी यो दुनिया पालो आउँछ सोझो रुखलाई सबैले काट्ने रहेछन् छानी छानी पराईले काटे माया नमा नाले काटे दुख्यो की भानी मलाई यो जिन्दगीले छुट दियो गनी गनी मैले त यत्रै भाइ यो छोरी जत्रो कान्छु भाइ थियो सर आमा बाले पनि कसैले कसैले मतलबै गर्थेन सर पर्दा गर्दै अहिले त्यो अलिअलि दुई चार हजार कसैले बताउने हुने बेला अब यस्तै हुन्छ अब कहिले भाइ गर्ने यस्तो भयो तिन वर्ष पहिला आमा बित्नुभयो इन्डियामा मरेको खबर लिएर आयो दाई बल्ल बाह्र तेह्र वर्षमा नत्र कहाँ छ के छ त्यसको पनि थाहा थिएन सर अहिले अब भाइले यस्तो त्यो दाईलाई पनि त्यो केही रुपियाँ पाँच रुपियाँबाट सहयोग होला कतैबाट कसैलाई बोलिदिएर होला भन्ने पनि छैन सर कतैबाट केही छैन मैले एक्लै गर्ने सर यता यस्तरी कुनामा राखेछ यिनीहरूलाई अब के छैन घिउ छैन यो छैन अन्त यता हेर्ने उता गाडी चलाउन अब अरूलाई राखिदियो भने फेरि यो निक्लिएपछि कहाँ जाने भनेर सर अब दिन एक दुईटी भए पनि गरेर चु भर्खरपट्टि एकटिभ ढुङ्गा फालेर आएको सर अहिले फेरि खोलामा जान अब फोन गरिसक्यो काम छोड भने यो सबै छोडिन्छ मैले नगरेँ भने केही पनि छैन सर बच्चाहरू छन् मेरो पनि दुइटा सानसाना गरिबीको चरम रूप चाहिँ तपाईँले भोग्नु भएको छ है जीवनमा सानै बाल्यपनदेखि तपाईँ मलाई त सायद यो संसारमा मैले जति दुःख त सर कसैले पनि भोगे छैन जस्तो लाग्छ यसो हुन्छ कि भन्ने होला एकतिर एक थोक एक हुन्छ छोरा मान्छेको मन डह्रो हुन्छ भन्छन् तर परेपछि छोरा मान्छेको मन पनि दुख्छ रुन्छ ऊ भक्कानो छाडी छाडी रोइरहनु भएको छ सानैमा बाबुले छोडे हुर्काउँदा हुर्काउँदै आमाले छोडेर बेपत्ता हुनुभयो त्यसपछि कहाँ नेमेक मजदुरी गरेर हुर्किँदा हुर्किँदै आज फेरि हुर्के बढेको साथ देला भन्ने भाइले विसेवन गरेर मर्यो अहिले क्रिया खर्च चलाउन गाह्रो भइरहेको छ कुनै सिप इलाम कपडा सिलाउने केही सिक्नु भएको छ केही सिकेको छैन हजुर गिटी फोर्छु गिटी फोरेर कान्छु त्यही हो सर मेरो सिप भन्ने अरू केही पनि छैन गिटी बोरा कहानी हो दिसभरि काम गरेर आएर चाहिँ आज कहानी हो त्यही हो सर अरू केही पनि छैन मेरो सिप क्रिया खर्च उम्काउनका लागि जुन कठिनाइ भइरहेको छ सबैसँग के आग्रह गर्न चाहनुहुन्छ आग्रह गर्ने जति सक्नुहुन्छ सहयोग गरिदिनु होला त्यही भन्न चाहन्छु यदि कसैले सहयोग गर्न चाहनुभयो भने सिधै तपाईँहरूसँग सम्पर्क गर्नुहुनेछ तपाईँहरूको मोबाइल नम्बर बताइदिनुहोस् न त्यो अन्ठानब्बे छ एकहत्तर पैँतिस तिन सय अठहत्तर फेरि बताइदिनुहोस् अन्ठानब्बे छ एकहत्तर साठी दुई सय बयालिस यहाँ स्थानीय समाजसेवी महिला हुनुहुन्छ सीता भण्डारीजी तपाईँले पनि समन्वय गरिदिनु होला तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् अन्ठानब्बे साठी पचपन्न पन्ध्र एकसठी मेरो मोबाइल नम्बर हो यदि कसैले सहयोग गर्न चाहनुभयो भने सिधै मेरो मोबाइल नम्बरमा सम्पर्क गर्न पनि सक्नुहुनेछ हुन्छ यदि दयावान श्रोता तपाईँहरूलाई दया जाग्यो भने कृपया यो बाइस वर्षको उमेरमा सेतो पहिरनमा कि र भोलि बिहान यहाँबाट निस्किन साथ हरवास नभएर कस कहाँ जाउँ भन्ने अवस्थामा पुगे कि यी गीता परिवारको उद्धारका लागि जति सक्नुहुन्छ सहयोग गरिदिनु होला भन्दै म यहाँबाट छुट्टिन चाहन्छु हस्त गीताजी धैर्य गर्नुहोला केही सहयोग आयो भने खबर गर्नेछौँ है त यस्तो अवस्थामा मलाई धोका दिएर जानु मैले कहिले पनि सोचिदिनँ यस्तो गर्छ भनेर अब बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियोबाट ओजेलका खबर सुनिरहनु भएको छ त्यस रेडियोको ठेगाना मार्फत हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सूचित गर्नुहोला हवस्त यतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी कृष्ण शर्मालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते